नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल व्यवस्थापिका संसदको कृषि ऊर्जा तथा जलस्रोत समितिले भारतसँग तत्काल ऊर्जा सम्झौता गर्न सरकारलाई निर्देशन दिएको छ आज बसेको समितिको बैठकले राष्ट्रको हितमा हुने गरी तत्काल सम्झौता रद्द गर्न सरकारलाई निर्देशन दिएको छ ऊर्जा मन्त्री राधा गेवालीले आफू ऊर्जा सम्झौताको पक्षमा रहेको बताउनु भएको छ समितिको बैठकमा बोल्दै मन्त्री गेवालीले दलहरूको असहयोगका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा पनि सो सम्झौता नहुने देखिएकाले तत्काल सम्झौता हुनुपर्ने बताउनु भएको छ भारतीय विदेश मन्त्री सुषमा स्वराजको दुई दिने भ्रमणमा हुने भनिएको सो सम्झौता पछ्याएको भन्दै समितिले ध्यानकर्षण समेत जनाएको सभापति अमृत कुमार बोहराले जानकारी दिनुभएको छ भारतसँग हुने भनिएको सो सम्झौता राष्ट्रहितको विपरीत रहेको भन्दै ए माओवादी लगायतका प्रतिपक्षी दलले विरोध गरेका छनृ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुवै देशको हित हुने गरी कुनै विषयमा पनि सम्झौता गर्न नेपाल तयार रहेको बताउनु भएको छ रावलले भारतीय विदेश मन्त्री सुषमा स्वराज पनि नेपाल र भारतको हित हुने गरी सम्झौता गर्न तयार रहेको बताउनु भएको हो भक्तपुरको रफत संचार क्लबमा आज आयोजित कार्यक्रममा रावलले द्विपक्षीय पारस्परिक लाभको आधारमा सहमति हुनुपर्छ भन्ने विषयमा छलफल भइरहेको बताउनु भएको छ नेपालको पक्षबाट नेपालबाट बचत हुने विद्युतलाई छिमेकी भारतमा पठाउन कुनै आपत्ति नहुने रावलले बताउनु भएको छ नेपालको छिमेकी मुलुक चीन र भारतसँग समान सम्बन्धको आधारमा नेपाल अगाडि बढ़िरहेको उहाँले बताउनुभयो तत्काल स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै रावलले सरकार र प्रमुख राजनीतिक दलले चाहेको भए गत वैशाखमा स्थानीय निर्वाचन सम्पन्न भइसक्ने बताउनु भएको छ एक फरक प्रसंगमा रावलले एमालेको कुनै विधान र नियमावलीमा वरिष्ठ उपाध्यक्षको व्यवस्था नभएको बताउनु भएको छ उहाँले पार्टी अभ्यासका क्रममा रहेकाले आगामी पच्चीस साउनमा बस्ने पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकमा विभिन्न विषयमा छलफल गरिने बताउनुभयो संविधान निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले राखेका विभिन्न दलले तथा समूहसँग संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले आजदेखि इलाममा वार्ता शुरू गरेको छ सभासद आनन्द प्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको प्रारम्भिक उपसमितिले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषद किराँत जनवादी वर्कर्स पार्टी अनन्त समूह किराँत जनवादी वर्कर्स पार्टी सुमन बान्तवा समूह संयुक्त जातीय मुक्ति मोर्चा देवराज लामा लगायत आठवटा समूहसँग वार्ता गर्ने जनाएको छ वार्तामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले विज्ञप्ति जारी गरेर ताप्लेजुङ कारागारमा रहेका आफ्ना कार्यकर्ताको रिहा गर्नुपर्ने उनीहरूमाथि लगाइएका झुट्टा मुद्दा फिर्ता लिनुपर्ने र अरूण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने माग अघि सारेको छ बोलिभियाको पोटासी शहरमा नयाँ भवन निर्माणको क्रममा सामूहिक मानव चिहान फेला परेको छ नयाँ भवन बनाउनका लागि उत्खनन गर्ने क्रममा चार सय जनाको मानव कंकाल फेला परेको बीबीसीले जनाएको छ बोलिभियामा सन् पन्ध्र सय पैंतालिसमा स्पेनिस साम्राज्य रहेका बेला हत्यापछि सामूहिक रूपमा पुरिएको बताइएको छ उन्नाइसौं शताब्दीसम्म कायम साम्राज्यका क्रममा करिब अस्सी लाख बोलिभियाका आदिवासी र अफ्रिकन नागरिकलाई सामूहिक चिहानमा पुरिएको अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन् प्रत्येक चार चार मिटरको फरकमा सामूहिक रूपमा पुरिएको थोमस फेरि यास विश्वविद्यालयका अनुसन्धानकर्ताले जनाएका छन् गत महिना मात्र युनेस्कोले सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो शासकहरूले खाने उत्खननका क्रममा बनेको खाडलमा नागरिकहरूको हत्या गरी पुर्याएका थिए बोलिभियामा अहिलेसम्म भेटिएको यो सबैभन्दा ठूलो मानव चिहान हो संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ एन्फालाई विशेष साधारण सभा नगर्न निर्देशन दिएको छ अध्यक्ष गणेश थापा विरूद्ध उजुरी दिएकाहरूलाई हटाउने नियतले साधारण सभा बोलाएको र छानबिन समेत प्रभावित हुने देखिएको भन्दै लेखा समितिले खेलकुद मन्त्रालय मार्फत एन्फालाई साधारण सभा तथा पदाधिकारीहरूको बैठक नगर्न र उजुरीकर्तालाई नहटाउन भनेको छ एन्फाका उपाध्यक्ष कर्म छिरिङ शेर्पा विजय नारायण मानन्धर र केन्द्रीय सदस्य पंकज नेङमाङले एन्फामा